माथि माथि खुङ्गु लेखमा हिउँ पर्यो हो फुरुरुमै चाङ माथि माथि छङ्गु लेखमा तिमीलाई भेट्न म आउँछु चौरी चरणे भेगमा तिमीलाई झरी अखरेको गुराँस फुल जस्तो र बख्खुमा झन राम्ररी होइ मन रहेछ नौनी घिउ जस्तो सल्टिनी बैच्याङ औधिने राम्री फखरेको गुराँस फुल जस्तो र बख्खुमा झन राम्ररी होइ मन रहेछ नौनी घिउ जस्तो गुलाबी ओठ त्यो रातो गाला पूर्णिमाको जुन जस्तो हिउँ पर्यो फुरुरुमै चङ माथि माथि गुम्बु लेखमा हिउँ पर्यो फुरुरुमै चङ माथि माथि छङ्गु लेखमा तिमीलाई भेट्न म चौरी चरने भेटमा तिमी बस्नुमै च्याङ गाउँ घरैमा लैजाउँला घुमाउनु सहरमा बिताउला जीवन हाँस्दै र खेल्दै घाँसौला माया रहरमा कति बस्नुमै च्याङ गाउँ घरैमा लैजाउँला घुमाउनु सहरमा बिताउला जीवन हाँस्दै र खेल्दै घाँसौला माया रहरमा सुर्पीको राना सोल्टिनी नाना लाउँदैन पिरती नभना सुर्पीको दाना सोल्टिनी नाना र पिरती नभना पर्यो फुरुरुमै च्याङ माथि माथि खुम्बु लेखमा हिउँ पर्यो फुरु माथि माथि छङ्गु लेखमा तिमीलाई भेट्न म चौरी चरने भेगमा तिमीलाई लिन म आउँछु भेडी चरने